कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कार्यक्रम अजर अमर गीतहरूको आज दुई सय एकौं श्रृंखलामा हामी आइपुगेका छौं प्राविधिक मित्र सन्दीप सुन्दा सहित यो प्रस्तोता प्रकाश सामी हिजोको कार्यक्रम दुई सयौं अंक स्वर सम्राट नारायण गोपालको पुण्यतिथिका सन्दर्भमा जीवनको अघिल्लो खण्डमा प्रभावित थियो र आज हामी नारायण गोपालको एक निबन्धको चर्चा गर्नेछौ भने नारायण गोपालका भाइ गायक शास्त्रीय संगीतका ज्ञाता मनोहर गोपालको पहिलो पटक रेडियोमा विशेष अन्तर्वार्ता प्रस्तुत गर्नेछौ त्यसभन्दा अगाडि केही मित्रहरूले हिजोको कार्यक्रममा पठाउनु भएको शुभेच्छा र शुभकामनाको चर्चा पनि गर्नेछौ मलाई आशा छ यहाँहरूले हिजो सुनेको कार्यक्रमको प्रतिक्रिया स्वरूप आजको कार्यक्रमलाई दोस्रो अध्यायमा लिनुहुनेछ र आज नारायण गोपालद्वारा लिखित निबन्ध देवकोटा बाँचेका भए भन्ने पनि प्रसारण गर्नेछौ तर कार्यक्रमको शुरूआतमा नारायण गोपाललाई सम्झना गर्दै गोपाल इन्जनको शब्द र संगीतमा यो गीत you mind. सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनौँ यति नगीत भएर पनि हामी टाढा नै हुनु पर्छ एकै नदी भए तापनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनु यो मिलन हो न तिमी मेरी नमा तिम्रो बरु भनिदे यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनु पनि आफै म हार्नु पर्छ कलिला कोमल प्रीतिको बेला खुल्नु अघि नै मार्नु पर्छ म कसरी भनु यो सङ्गम हो न तिमी मेरी उस्ताद आशा गोपाल गुरूवाचार्यका माइला छोरा नारायण गोपाल गुरूवाचार्यको जन्म विक्रम सम्बत उन्नाइस सय चौरानब्बेको आश्विन अठार गति काठमाडौँको किलागलमा भयो काठमाडौँको जेपी हाई स्कूलमा उनको अध्ययन शुरू भयो भने दुई हजार नौ सालमा नारायण गोपाल गुरूवाचार्यले आफ्ना ठूला दाजु नन्दगोपाल गुरूवाचार्यको नाटक किसानमा एक अन्धोको भूमिका निभाएर रंगमंचमा उत्रिए यस नाटकलाई कृष्णचन्द्र सिंह प्रधानले सम्पादन गरेका थिए भने यसमा संगीत नारायण गोपालका मित्र गणेश प्रसाद श्रेष्ठले गरेका थिए गणेश प्रसाद श्रेष्ठलाई नारायण गोपाल संगीत कोषद्वारा केही वर्ष अघि स्वर सम्राट स्मृति पुरस्कार पनि दिइसकिएको छ नारायण गोपालका जीवनका केही विविध पाटाहरू छन् नारायण गोपाल कसरी गीत गाउँथे घरमा नारायण गोपाल चलचित्र हलको बाहिर कसरी उभेर गीत गाउँथे यी धेरै प्रसंग उनका भाइ गायक मनोहर गोपालसँग हामी आज कुराकानी गर्नेछौ तर नारायण गोपाल गायक हुनुभन्दा पहिला अभिनेता थिए र अभिनेता भएपछि उनी केही समय स्थित रिजनल ट्रान्सपोर्टेशन अफिसमा जेओ पदमा आफ्ना दाजु नन्द गोपाल गुरूवाचार्य काम गर्न थालेपछि त्यहाँ नारायण गोपालले मेकानिकल तालिम लिएका थिए अप्रेन्टिसको रूपमा उनी तालिममा भन्दा गीतमै बढ़ी रमाउँथे पेट्रोल इन्जिनका ज्ञाता गुरू धर्मपाल सतदेव शास्त्रीय संगीतका प्यासी थिए मौका पर्नासाथ उनी नारायण गोपाललाई राग ढाल्न लगाउँथे र नारायण गोपाल गाड़ी मुनि लुकेर गीत गाउँथे यो दुई हजार सत्र सालतिरको कुरा हो नुवाकोटका रामहरि रिमालले यसलाई सम्झनामा शेयर गर्नुभएको छ र त्यही बेला उनले साझा यातायातका बस चालकका सहायक क्षेत्र प्रताप अधिकारी र नारायण हेटोण्डामै नारायण गोपाल बस्दा भेटेका थिए गीतकार संगीतकार भीम विरागलाई यी धेरै सम्झनासँग जोडिनेछन् तर नारायण गोपालले काठमाण्डु खिचापोखरी स्थित इन्द्रणी रेकर्ड्स मार्फत द्वारिका भक्त मानन्दरको सिफारिशमा भारतको कोलकातामा गई रत्न शमशेर थापाका रचनामा रहेका स्वर्गकी रानी मायाका खानी आँखाको भाका आँखैले जस्ता पाँचवटा गीत रेकर्ड गरेपछि नारायण गोपालको गीत पहिलो पटक रेकर्डेड रूपमा उपलब्ध भयो नभए त्यसभन्दा अगाडि उनी तबला वादकका रूपमा मात्रै चिनिन्थे नारायण गोपालको पहिलो गीत यहाँले कहिले कसरी सुन्नुभयो भन्ने प्रश्न यहाँलाई गरे जस्तै मैले गायक संगीतकार मनोर गोपाललाई पनि गरेको थिए तर नारायण गोपालले गाएको पहिलो गीतबाटै यो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु आखाको भाखा आँखैले राम्ररी बुझी सम्झनु टुक्क दिउला म मना हो कसैलाई तिमी नभन्नु आँखाको भाखा खैले राम्ररी बुझी सम्झनु सुटुक्क दिउँला म मना हो कसैलाई तिमी नभन्नु गीतले गीत मधुरो गाउला रिम रिम हल्का शीतले गीत मधुरो गाउला सुनौलो घामको झुल्काले काउकुती मिठो लाउला प्रेमको कुरा प्रेमले मनमा गुनी राख्नु सुटुक्क दिउलामा मन हो कसैलाई तिमी नभन्नु जिस्की मस्किने चन्द्रलाई धरतीमै हामी ढाकौँला जिस्की मस्किने चन्द्रलाई धरतीमै हामी ढाकौँला पनको संसारमा सुखको सासा फेरुला मुटुको बोली मुटुले सुनेर हाँसिरहनु सुटुक्का दिउला म मना हो कसैलाई तिमी नभन्नु आँखाको भाखा आँखाले राम्ररी बुझी सम्झनु हो सुटुक्क दिउँला मन हो कसैलाई तिमी नभन्नु फेसबुकमा हाम्रा मित्र राजेश्वर उदय लेख्नुहुन्छ दोहोरो शतकीय श्रृंखलाको हिजोको अजर अमर गीतहरूको कार्यक्रमको लागि पूर्ण रूपमा नारायण गोपालमा समर्पित एक असल संगीत साधकको बारेमा धेरै अनफोल स्टोरी सुन्न पायौं त्यसै गरी अन्य धेरै मित्रहरूले पनि कामना गर्नुभएको छ संगीतकार मणिकमल छेत्रीले आज हाम्रो फेसबुकमा लेख्नु भएको छ यस कार्यक्रमका बारेमा एकदम सही कुरा यो कार्यक्रम मात्र एउटा यस्तो कार्यक्रम हो जसले वास्तविक नेपाली संगीतलाई बचाएर राख्न सक्षम बनेको छ प्रकाश सामी र कार्यक्रममा सरेक अन्य साथीहरूलाई साथ दिने सबैलाई मेरो हार्दिक नमन छ भनेर लेख्नु भएको छ हिक्मत खड्गा लेख्नुहुन्छ अजर अमर गीतहरू कार्यक्रम दुई सय श्रृंखलामा प्रवेश गरेको सुखद उपलक्ष्यमा उज्यालो एफएम परिवार कार्यक्रम युनिट र प्रस्तुता प्रकाश हामीलाई हार्दिक बधाई तपाईहरूको अवरात र मेहनत र समर्पणका कारण हामी संगीत प्रेमी श्रोताहरूले नियमित रूपमा नेपाली गीत संगीतको माध्यमद्वारा घाउमा मलम लगाउन पाएका छौं कार्यक्रमको सयौं श्रृंखला प्रस्तुत भएको केही दिनपछि नै प्रलयकारी भूकम्पले हाम्रो मुलुकलाई तहस नस बनायो त्यस विकराल परिस्थितिमा तपाईँले हाम्रो मनोबललाई उच्च राख्ने शक्ति दिनुभयो अहिले दुई सयौं श्रृंखलामा आइपुग्दा हामी मानवीय संकटको भूमरीमा फँसेको निकै समय भइसकेको छ यस्ता कठिन घड़ीहरूमा विचलित नभई आफ्नो राष्ट्रिय भावलाई सदा उच्च राखिराख्ने तागत हामीलाई तपाईँबाट प्राप्त भएको छ स्वर सम्राटलाई अकालमै गुमाउनुको पीड़ा त आफ्नो ठाउँमा छँदैछ तर उहाँको पच्चीसौं पुण्यतिथिकै समयमा यस कार्यक्रमको दुई सयौं अंकको सुखद संयोग परेको छ त्यसका लागि पनि कार्यक्रम युनिट लगायत तपाईँ प्रकाश हामी सम्पूर्ण श्रोताहरूको तर्फबाट विशेष बधाई एकमत खड्गालाई आफ्नो यो पंक्तिका लागि हार्दिक आभार व्यक्त गर्दै नारायण गोपालकै पुनः चर्चा साँझ सबेरा फिल्मको शंकर जयकिशनद्वारा संगीतबद्ध हसरत जयपुरीको शब्दमा रहेको रफी र सुमन कल्याणपुरले गाएको गीत जय नेपाल चित्रघरको बाहिर गाएर सिनेमा हेर्न आएका दर्शकलाई आफूतिर खिच्ने नारायण गोपाल सुरुमा तबला वादक थिए उनका गीतहरू पाँचवटा जब एकैपटक बजारमा आए त्यसपछि नारायण गोपालको स्वरका प्रशंसकहरू सयौंबाट हजारौं हजारौंबाट लाखौंका रूपमा देखिए भर्खर भर्खर प्रेममा परेका नारायण गोपाललाई ती गीतहरू गाउँदा आफ्नै प्रेमिल जीवनको स्पर्श पनि थियो तर त्यसपछि त्यो प्रेमको वियोगपछि उनको ट्रेजेडीको जिन्दगी शुरू भयो र उनले गोपाल युन्दनसँग मित लगाएपछि ट्रेजेडी किङ शैलीका गीतहरू गाए यसबारे हिजो हामीले पूर्वत खण्डमा चर्चा गर्यौं भने आज उनको पहिलो श्रृंखलाका गीतहरूका बारेमा पहिलो गीत सुन्दा कस्तो महसुस भयो भनेर हामीले उनका भाइ उनका काइला भाइ गायक संगीतकार मनोहर गोपाललाई सोधेका थियौं पहिलो गीतका बारेमा सुरु नेपाली गीत भनेको चाहिँ वास्तव प्रचार भएको रेकर्डिङ भइसकेपछि आँखाको भाषा आँखा हो कि भो नसोधो मलाई भयो कि त्यो भयो खास गरी यिनीहरू नै हो यी यी घर यी गीतहरू उहाँहरू इन्द्रेणी रेकर्ड भनेको त्यहाँ पहिला चाहिँ यो खिचा पोखरीमा एउटा कम्पनी छ मास्टर भोइसको त्यो के के छ क्यारे पनि कि उहाँहरू मानन्दर नै हुनुहुन्छ उहाँको एउटा चाहिँ पसल रहेछ उहाँको थ्रुबाट कलकत्तामा गएर चाहिँ अरूहरू पनि साथीहरू समेत गएर चाहिँ उहाँले चाहिँ रेकर्डिङ गरेर आउनुभएको हो त्यो केचा पोखरीमा होटल प्यानरमा अगाडि हजुर त्यहाँ अनि मनोहर गोपाल दाई आफै पनि गायक अनि उहाँले नारायण दाईले दाईलाई कस्तो किसिमको प्रेरणा दिनुहुन्थ्यो होइन दाईबाट त मैले खासै अब उहाँको गाना सुनेर मात्रै प्रेरणा पाएको हो मैले है उहाँले खासै मलाई कोच गर्नुभएको त छैन है अब बच्चा कस्तो हुन्छ अब यो रेकर्डिङ गरौँ न अगाडि नै हाम्रो रत्न रत्नलाईहरू रत्न थापा हाम्रो घरमा आइरहनुहुन्थ्यो उहाँहरू दुईजना बसेर खुब चाहिँ यो एउटा कोठामा बसेर गाइरहनुहुन्थ्यो ट्युनिङ गर्नै हुनु ट्युनिङ गर्थ्यो उहाँले डाइल चाहिँ गाएको हामी सुनिरहन्थ्यौँ अब त्योदेखि नै भनौँ न अलिकति हामीले चाहिँ त्यो उहाँको देखासेखी कपी गर्ने उहाँले चाहिँ त्यो अब जुन जुन आँखाको भाषा गाउनुभयो भोभो नसोध अब भन्ने गीत गाउनुभयो स्वर्ग के रानी खास गरी स्वर्गीय रानी खुब गाउनुहुन्थ्यो उहाँले त्यति बेलकै त्यो हामी पनि अब लय लयमा उहाँहरू चाहिँ नभएको बेलामा त्यो कवि गरे जस्तो स्वर्गकी रानी माया कि खाने भनेर <laughs> गाइरहन्थे कि <laughs> तर त्योभन्दा पनि पहिला के हुन्छ भने अब उहाँको खासै कुरा हो भने मैले सुनेको अनुसार अब मभन्दा चाहिँ अब उहाँ धेरै जेठो हुनुहुन्छ है <laughs> मेरो दाजुहरूबाट त्यो मुखबाट सुने अनुसार यो उहाँको फर्स्ट इन्ट्री भनौँ न सङ्गीत विघामा दुई हजार चाहिँ नौ सालमा भएको रहेछ दुई हजार नौ सालमा त्यति बेला चाहिँ यो डबलीको नाटक चल्थ्यो है यो हामीले देख्न पाएको थियौँ त्यो त्यति बेला त म जब तिन चार वर्ष मात्रै थिएँ तर सुनेको भरमा दाईको मुखबाट सुनेको अनुसार ठुल्लाईको मुखबाट सुनेको अनुसार त्यति बेला दाई चाहिँ अलि पनि यस्तै यस्तै काममा एक्टिभिजम एक्टिभिटिजमा चाहिँ लाग्नुहुन्थ्यो र कम्युनिजम यो विचारहरूबाट प्रेरित हुनुहुन्थ्यो कि ठुल्लाई अनि त्यहाँ एउटा चाहिँ डबली नाचमा चाहिँ उहाँलाई एउटा चाहिँ ब्रेक ग्रेक इन्ट्री डायरी नै गराउनु भएको फर्स्ट दुई हजार नौ सालमा त्यो नाटकको नाम किसान किसान भन्ने नाटक छ त्यसको सम्पादन कृष्णचन्द्र प्रधान हजुर कृष्णचन्द्र प्रधानजीको सम्पादनबाट त्यो लेखेको त दाइले जस्तो लाग्छ अघि तर जसले लेखे भए चाहिँ सम्पादन चाहिँ कृष्णचन्द्र प्रधानले चाहिँ यो सम्पादन गरेको अनि त्यसमा चाहिँ हाम्रो गणेश श्रेष्ठ हुनुहुन्छ नि गणेश प्रसाद श्रेष्ठ गणेश प्रसाद श्रेष्ठ व्यास उहाँ म्युजिसियन हुनुहुन्थ्यो अनि त्यति बेला चाहिँ उहाँको चाहिँ यो बाल्यकालमा चाहिँ बाह्र तेह्र वर्षको उमेर सायद होला अन्दाजे नौ साल भनेपछि तपाईँ हिसाब लगाउनुहोस् न अब कति साल भयो है छयानब्बे भने नौ साल भनेको त्यही अब चार तेह्र साल जति भयो है तेह्र वर्ष जति भयो अन्दाजे तेह्र वर्षदेखि उमेरमा चाहिँ दाइ दाईले चाहिँ उहाँले चाहिँ त्यो इन्ट्री गराउनु भएको हो अनि त्यसपछि उहाँलाई एउटा चाहिँ अन्धो व्यक्तिको चाहिँ एउटा पाठ उहाँले चाहिँ सोलो पाठ दिएको रहेछ यो जागृति गान बेला कम्युनिस्टको त्यो भर्खर भर्खर राणाहरू चाहिँ त्यो गएको होइन पोलिटिकली एकदम भइरहेको छ नि यहाँ त अनि चाहिँ किसानहरूको विषयमा त्यो गरिबीको विषयमा के के के होला त्यो त्यो मलाई यथावत यावत चाहिँ त्यो कथाहरू चाहिँ थाहा त भएन है तर यसो अनुसार त्यही हुनुपर्छ त्यसमा उहाँले गीत गाउनुभएको थियो के अरे अन्डोको चाहिँ एक्टिङ गरेर <clears throat> अति नै त्यसमा चाहिँ त्यो मासहरूले त्यति बेला उहाँले तारिफ गरेको थियो एकदम खुब ताली खाएको उहाँले चाहिँ पाउनुभयो एकदम उहाँले प्रेज गर्नुभयो ओहो बडो मिठो गाउनुभयो बडो मिठो गाउनुभयो भनेर वास्तवमा सायद त्यहाँदेखि नै उहाँलाई प्रेरणा जाग्यो कि सो त पहिले पनि अलि हुन्थ्यो बाबुवा किन बुवाको चाहिँ यो बुवा पनि अब उस्तारै हुनुहुन्थ्यो त्यसमा आधारले नि घर घर घरमा चाहिँ जहिले पनि उस्तादहरूको जमगर्दै हुन्थ्यो हाम्रो स्वर ज्ञान पेटैदेखि उहाँले लिएर आउनुभएको हो कसैसँग सिक्नु परेन स्वर ज्ञान त्यसैले अब उहाँले चाहिँ दुई हजार नौ सालमा फर्स्ट इन्ट्री उहाँको त्यो दुई हजार नौ सालमा दुई हजार नौ सालमा किसान नाटकमा अन्धको भूमिका खेलेर उहाँले अन्धको भूमिका खेलेर हिजो चाहिँ छुट्टै एउटा चाहिँ एउटा एटम उहाँहरूको उहाँको भनौँ न त्यो कुनै हिरो हिरोइन त्यस्तो होइन कि एउटा अब भनौँ नि एउटा गानाको त्यहाँ सिन छ त्यसमा चाहिँ सन्देश बाहक कुनै गीत सन्देश मुलुक भनौँ न त्यस्तो गीत उहाँलाई चाहिँ दिनुभएको रहेछ अनि त्यहाँ एकदम मान्छेहरूको तारिफ गरेको छ मान्छेहरूले उहाँलाई पछि उहाँले रेडियो नेपालमा प्रेमदोज प्रधान र मानिक रत्नको सङ्गीतमा पहिलो गीत त्यो त पछि भयो त्यो त एकदम पछि गीत त्यो त एकदमै पछि किनभने अब मानिक दाई र चाहिँ प्रेमदोज दाई उहाँबाट सिनियर हो उमेरबाट पनि हजुर उमेरबाट सिनियर भएपछि स्वतन्त्र यो क्षेत्रमा पनि पहिलो नै प्रवेश गरेको भयो उनीहरू हजुर अब उहाँहरू अलिक जुनियर बुद्धि काँचो बुद्धि होइन अब सोह्र सत्र अठार कति अब कति भयो होइन उहाँहरूको उहाँहरूकोसँग भएको बेलामा अलिकति त्यस कारण उहाँहरू सिनियर हो सिनियरको नाताबाट अलिकति उहाँलाई सम्मानपूर्वक सम्बोधन गर्ने गर्नुहुन्थ्यो त्यति बेला अब दुई चारवटा कुराहरू छन् जस्तै कि अब यहाँ मैले सुनेको यो पनि है अब जस्तै कि अब नौ सालमा चाहिँ उहाँ किसान भएर किसानमा चाहिँ किसान भन्ने नाटकमा निस्कनुभयो करिब करिब त्यही तेह्र चौध वर्षकै उमेर होला जय नेपाल चित्रघरमा एउटा बैज बाबरा भन्ने फिल्म आएको थियो के अरे है त्यस त्यो बैज बाबरा फिल्म भन्नेमा चाहिँ त्यो गङ्गा कि मौजुमै जमुना कि धार भन्ने एउटा गीत छ रफीको है त्यो गीत उहाँले खुब गाउनुहुन्थ्यो घरमा भर्याङमा बसेर भर्याङ ठटाएँ भर्याङको चाहिँ त्यो कप्टेरहरू हुन्छ नि काठहरू ठटाएर खुब त्यो मैले पनि सुनेको छु त्यो मैले पनि बडो मजा उहाँले दाइले गाउनु कि हामी पनि बिहान बिहान रियाजी उहाँको प्र्याक्टिसै त्यो बनाउने किसिमबाट प्र्याक्टिस जस्तै भयो अब क्लासिकल त उहाँले प्र्याक्टिस गर्नुहुन्न त्यस कारण यो गीत खुब गाउनुहुन्थ्यो उहाँले अनि कुन चाहिँ फिल्म फिल्मको नाम मैले बिर्सेँ है एउटा अर्को पनि गीत छ अझ हुन आए भन्ने बालोमा भन्ने एउटा गीत छ कि त्यो कुन फिल्मको गीत भयो मैले अब हेऱ्यो भने थाहा हुन्छ त्यो पनि खुब उहाँले चाहिँ गाउनुहुन्थ्यो अनि यही प्रसङ्गमा यो चित्र चित्रगरमा चाहिँ मान्छेहरू चाहिँ फिल्म हेर्न आएको मान्छेहरू हुन्थ्यो एउटा चाहिँ त्यो बाहिर बसेर चाहिँ सुनिरहनुहुन्थ्यो अरे ढोका बाहिर अब बच्चा बेलामा पैसा सैसा पनि थिएन होला होइन फिल्मभित्र हेरेर हेर्न जानलाई अनि त्यो उहाँले टिप्नुभयो टिपेर चाहिँ बाहिर चाहिँ त्यो गाइरहेको थियो अरे गाइरहँदाखेरि फिल्म हेर्न गएको मान्छेहरू फिल्म नहेरिकन उहाँले घेरेर मन्त्रमुग्ध भएर फिल्म छोडेर उहाँको गीत गीतमा उहाँ डुबेर हेरेर चाहिँ खुब तारिफ गर्यो पब्लिकले हजुर यो पनि कुरा सुनेको हो कि एउटा त्यही त भन्दैछु म त्यसै त्यसै कारणले चाहिँ किशोर कुमार पनि किशोर कुमारको चाहिँ जति पनि फिल्म छ नि उहाँले अलिकति त्यस्तै खाल खालको चाहिँ फिल्म खेल्नुहुन्छ नि किशोर कुमारले त गम्भीर खेल खेल खेल्नु यो भूमिका खेल खेल्दैन नि किशोर कुमारले है अनि त्यसैले अलि जोकर सुकर स्टाइलको हँसाउने खालको भनौँ न त्यसलाई सायद त्यही इम्प्रेसनबाट उहाँले चन्दन वाले भन्ने नामै जुन व्यक्ति यो दुई तिनवटा चाहिँ अब बाल्यकालका हो अनि उहाँको जिउडाल पनि अब तपाईँको जस्तै हजुर ठुल्ठुलो औँला ठुल्ठुलो शरीर अनि हार्मोनियम बजाउँदा उहाँ निकै मजाले बजाउने होइन है हार्मोनियम उहाँले अलिकति पछि नै सिक्नुभएको हजुर सुरुमा उहाँले चाहिँ बाले गाली गर्नुहुन्थ्यो कि अलि बच्चा बच्चामा चाहिँ उहाँको चाहिँ अब भनौँ कि स्वर्ग के रानी माया के खाने को रिकर्डिङ गरुन्जेलसम्ममा पनि उहाँलाई चाहिँ हार्मोनियमको कन्ट्रोल थिएन हार्मोनियममा फिङ्गर कन्ट्रोल थिएन किनभने अब घरमा बाजा भने कस्तो हुन्छ भने घरमा तपाईँको कुनै पनि एउटा बाजा छ भने त्यसमा तपाईँले चाहिँ दिनरात अलिअलि चाहिँ मेन्टेन गर्दाखेरि पोख्त हुन्छ र बाजा नै छैन भने त्यसमा अलिकति सिक्न गाह्रो हुन्छ के अनि उहाँको चाहिँ घरमा पनि थिएन सितार थियो सितार अरूले बजाउँछ तबला छ थियो तबला अरूले त्यसरी तबला पनि अरूले बजाइहाल्थ्यो हार्यो कि अनि हार्मोनियम नभएको हुनाले हार्मोनियम अलिकति उहाँले पछि नै सिक्नु भएको हार्मोनियम चाहिँ उहाँको पछिल्लो प्रिय बाजा भयो पछिल्लो भनेको उहाँको चाहिँ किन बाले गाली गर्नु गाली गाली गर्नुहुन्थ्यो कि त्यति बेला एकदमै गाली गर्नु तिम्रो स्वर यस्तो छ यस्तो छ बेमान तिमीले चाहिँ तिमीले चाहिँ त हार्मोनियम अब सिक्नै पऱ्यो ल जसरी पनि हार्मोनियम सिक <laughs> किनकि स्वर बिनाको चाहिँ स्वर हुन्छ नि साज बिनाको स्वर भन्छ नि त्यस्तै भन्छ साज बिनाको आवाज भनौँ न अब गाउँछ मजासँग गाउँछ जहाँ गयो भने तबला मात्रै बजार गाउँ त भएन है त्यस कारण बाले एकदम जोर जोर गरेर उहाँले नै चाहिँ अनि उहाँले चाहिँ हार्विनको चाहिँ सिक्नलाई प्रेरणा दिनुभएको हजुर अनि पछि जब उहाँले रत्न शमशेर थापाको गीतपछि गोपाल योन्जनको पनि गीत गाउनुभयो अनि गोपालनसँग मित लगाएपछि उहाँहरूको सङ्गीतको अर्कै एउटा आकार ग्रहण गरे उहाँहरू चर्चित हुनुभयो हजुर त्यो बेलाको स्वर चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो पछिल्लो समयको स्वर पछिल्लो समयको स्वर चाहिँ त्यो कि अब उहाँको मैले चाहिँ उहाँले तिनवटा स्वरको चाहिँ स्वरको दृष्टिकोणबाट हजुर तिन ग्रुपमा बाँधेको छ कि एउटा चाहिँ आँखाको भाषा आँखा अब होइन त्यो टाइमको स्वर भयो एउटा पहिलो चरणको चरण पहिलो चरणको त्यो अठार सालतिरको हो त्यो खोइ अठार सालतिरको हो त्यो त्यो पनि एउटा कहानी छ त्यसमा पनि धेरै लामो कहानी छ कि त्यो स्वर त्यो गीतहरू भन्नु गएको बेलामा ठुलै कहानी छ त्यसको अनि त्यसपछि गोपालञ्जन भेटपछि उहाँको अर्कै गीत छ नि स्वरमा निखार आएको छ त्यसपछि फेरि अनि पछिल्लो चरणमा उहाँको आफ्नै जुन यो धुनहरू छ नि आफ्नै चाहिँ म्युजिक सङ्गीतमा त्यसमा पनि अर्कै फेरि अर्कै टाइपको चाहिँ अर्को उहाँको स्वरहरू चाहिँ भएको छ किन त्यो चाहिँ तपाईँले जति पनि सुन्यो भने अब अलिकति राम्रोसँग अलिकति एक्सप्रेसन गर्नु गाह्रो छ यसमा तर स्वर्गकी रानी मायाको खानी गरेर अलिकति भोइसहरू कोरै देखिन्छ उहाँको उहाँको अलिकति भोइसहरू कोरै देखिन्छ स्वर्गकी रानी मायाकी खानी यो गीतको चर्चासँगै मनोहर गोपाल गुरूवाचार्यसँग गरिएको कुराकानीलाई एकछिन हामी विश्राम दिनेछौ र बाँकी अंश पुनः प्रसारण गर्नेछौं नारायण गोपालले जय जयनेपाल चित्रघरमा प्रदर्शन भइरहेको साँझ औ सबेरा फिल्मको गीत अझ न आओ न गाएर चलचित्र हेर्न आएका दर्शकलाई आफूतिर खिचेको प्रसंग उनका भाइ मनोहर गोपालले उद्धित गरे भने दुई हजार नौ सालमा रंगमंचमा अन्धुको अभिनय गरेर मंचमा आएको कुरा पनि चर्चामा आए अब यहाँ प्रस्तुत छ नारायण गोपालकै स्वरमा रहेको स्वर्ग कि रानी माया कि खानी यो एउटा कालोजय गीत स्वर्ग की रानी माया की खानी न जाऊ तर के हो हो न मानी रिसाउने बानी छाडी आउ फर्केर रा हो स्वर्ग की रानी माया की खानी न जाऊ तर के हो लाजै नमानी रिसाउने बानी छडी फर्केर हो रेशमी घुम्टो हाली हो हाली ओठमा हल्का लाली रेशमी घुम्टो हाली हो हाली ओठमा हल्का लाली प्रीतिको दीप बाली हो बदामी आँखा काली रात जुनेली बेली चमेले बसेका पर्खेर हो हो लाजै नमानी रिसाउने बानी छाडी फर्केर स्वर्ग किराने माया कि खाने नजाउ तर्केर हो हो लाज नमानी रिसाउने बानी पछाडि फर्केर गोरा गुलाबी गाला गाला इन्द्रिणीको माला गोरा गुलाबी गाला गाला इन्द्रिणीको माला नाग बेली चाला हो जवानी वैली जाला पुणेको इन्दु शीत कबिन्दु दिलले सम्झेर हो हो लाजै नमानी रिसाउने बानी छाडी औ फर्केर किराने माया के खाने नजाऊ तर्केरा हामीले गायक संगीतकार राष्ट्रिय नाचघरका महाप्रबन्धक भनेर चिनेका नारायण गोपाललाई निबन्धकारका रूपमा कहिले पनि चिनेका थिएनौ उनको निबन्ध महाकवि बाँचिरहेका भए मैले यो मधुपर्कमा दुई हजार छब्बीस साल असो चार गते प्रकाशित भएको निबन्ध साभार गरेको छु महाकवि बाँचिरहेको भए नारायण गोपालको कलमबाट महाकवि देवकोटा बाँचिरहेको भए आज कति खुशी हुने थिए होलान् उहाँकै गीत सगरभरि छाती चिरी सुनेर एक दिन गीत गाउ है नानी भन्ने उनको आवाज मेरो कानमा अझै गुन्जिरहेको छ नजाने अरू के के भन्नुभएको थियो उहाँले त्यति बेला म सम्झन सक्दिनँ कारण त्यति बेला म सानै थिएँ भारतीय सांस्कृतिक केन्द्र बसन्तपुरमा भएको हाम्रो भेटघाटको त्यो दिन म निकै खुशी भएको थिएँ आफ्ना प्यारा कविबाट गीत गाउने प्रेरणा पाएर तर तर उक्त पहिलो भेटघाट अन्तिम पनि बन्न जान्छ भनेर मैले सोचेको पनि थिइनँ एक दिन म सुन्छु देवकोटा हामी सबैलाई छाडी क्षितिज पारी पुग्नुभयो रे म छाँगोबाट खसेको अनुभव गर्दै आर्यघाट पुग्छु एकचोटि कमसे कम हाम्रो कविको मुख हेर्ने मेरो इच्छा थियो तर म निकै ढिलो पुगेको रहेछु रोक्दा रोक्दै पनि दुई थोपा आँसु झर्छन् मेरो आँखाबाट गीत सुन्ने मेरा महाकविको धोकोलाई मैले पूरा गर्न सकिन म कति अभागी भारतीय सांस्कृतिक केन्द्रमा पहिलो र अन्तिम पटक भेट महाकविसित भएको मेरो जीवनको एक अविस्मरणीय घटना हो एक धमिलो सम्झना आएर खड़ा हुन्छ मेरो अघिल्तिर त्यस दिनको अनि लाग्छ महाकविले मेरो गीत सुनिरहेको छ यही कतै शीत बतास फूल माटो ढुङ्गा पहरा छहरा खोला वन पाखा र पर्वत अनि आकाश भरिभरि नै लुकेर जिन्दगीको गोरिटोमा उफ्रदै ढलमलाउँदै सुस्केरा हाल्दै सुसेल्दै अनि गुनगुनाउँदै कहाँ कहाँ पुग्छु म मलाई थाहै छैन एक दिन म यस्तो ठाउँमा आएर विश्राम लिन पुग्छु जहाँ मैले आफ्नो अस्तित्वको नाङ्गो आभास पाउँछु मैले सबै सबै हराइसकेको रहेछु यात्राको लामो अवधिमा हरलाको याद आउँछ कसरी उसलाई एक अज्ञात बाहुन्नेले इलुजनमा पारेको रहेछ बिचरा हरला कि तिम्रो यात्रा कहिले टुङ्गिएला हताश भएर मैले यताउता हेरे निकै अबेर भइसकेको रहेछ व्यवस्थाको कुहिरो मेरो सम्पूर्ण शरीरभरि नै फैलिएर मलाई बन्द गरिदिन्छ काठमाण्डुको मुटुभित्र अनायासै एक दिन नगेन्द्र थापाले आएर झकझगाउँछ मलाई म बिउजन्छु एक गीती प्रदर्शन गर्ने कुरा झिक्छ वर्षौंदेखि कोठामा लड़िराखेको तानपुरा हार्मोनियम मादल र मेन्डोलिनलाई सोध्छु म उनीहरूको मौन भंग हुँदैन मैले अस्वीकृतिको बोध दर्शाइदिए उसले सम्झाउँदै थियो मलाई बाख र विथोवन अनि देवकोटा र रिमालको उदाहरण दिँदै किङ कर्तव्य विमुद भएर म पश्चिमपट्टि खुलिराखेको झ्यालबाट टाढा टाढासम्म हेर्ने प्रयास गर्छु छातीभरि अन्तर्द्वन्दको पहाड़ बोकेर म यसरी निकै बेर अल्मलिरहेको थिएँ नगेन्द्रले कुनै के के भन्दै थियो म सुन्दिन अकस्मात स्वयम्भूमाथि मेरो दृष्टि पुग्छ हावाको एक झोंका आएर कोठाको सारा वातावरणलाई तरंगित बनाइदिन्छ बाजाहरू झंकृत हुन्छन् मेरो मित योजनको संगीत र मेरो स्वरको समन्वय गरेर मिर्जो नाइट भनेर नामाङ्करण भएको गीती प्रदर्शन पुलिस क्लबमा हेर्ने पक्का हुन्छ साथीहरूबाट सहयोग पाइने भयो मिज्जु थापाथलीमा रिहर्सल गर्न थाल्नुहुन्छ नगेन्द्र चाँजो मिलाउने कामतिर किलागलको चार तल्ले कोठामा पश्चिमबाट आएको चिसो सिरेटोसँग हाँस्दै खेल्दै म गीत गाउँछु लगातार दुई तीन चार अनि पाँच घण्टासम्म वर्षौं पछिको अभ्यासले कस्तो कस्तो एक प्रकारको चिरचिराहट उत्पन्न भएको रहेछ मेरो आवाजमा जे होस् विश्वास सधैँ मेरो साथमा थियो र भाद्र एक दुई र तीन गते पुलिस क्लबमा कार्यक्रम हुन्छ जेठे साँझपछि माइली साँझ जान्छे पालै पालो सलाम गरेर अनि कान्छी आउँछे टन्न भरेको छाती बोकेर ओठमा हाँसो र आँखाभरि उत्सुकता दौड़िरहेको मैले मञ्चको पर्दाभित्रैबाट लुकेर हेरे खुशीले मेरो छाती हिमाल जत्रो भएर आयो पर्दा खुल्छ दर्शकहरूको दृष्टि हाम्रो कलाकार हाम्रो मितको तुलिका अक्षरमाथि पर्छ मेरो साथी अनि भाइ बहिनीहरू पहिले स्टेजमा आफ्नो तयारीसहित बसिसकेका हुन्छन् गायक नारायण गोपालको यो निबन्ध महाकवि बाँचिरहेको भए निबन्धको यो आधा अंशलाई यही थाँती राख्दै अन्तिम पंक्तितिर लाग्नेछु म मेरो मन फेरि भाँचिएको छ सती जाने बेलामा भीम मल्लकी विधवा स्त्रीले साँच्चै मेरो देशलाई शराब दिएकी थिइन् रे मलाई थाहा छैन घरबाट मैले कति अझै धिक्खार पाउनु बाँकी छ र श्रोताहरू अनि हितैषीहरूबाट स्याबास अनि स्याबास र धिक्कारको लहरसँग पौड़ी खेल्दा खेल्दै म नजाने कहाँ पुग्छु एक दिन मलाई थाहा छैन म गीत सुनाउँछु सुनाउँदै जान्छु मेरा स्वजनहरूलाई एकले भन्छ स्याबास दोस्रोले सोद्धा के पायो घरबाट आउँछ धिक्कार आज मेरा महाकवि बाँचिरहेका भए एक पन्थ दुई काज हुन्थ्यो होला एक उनको गीत सुन्ने धोको र अर्को उनलाई गीत सुनाउने मेरो धोको गीत गाएर मैले के पाएँ भन्ने उनलाई म प्रश्न गर्ने थिएँ नारायण गोपालको निबन्ध दुई हजार छब्बीस साल असो चार गते प्रकाशित भएको थियो यो निबन्ध यही समाप्त भएको छ यसपछि नारायण गोपालका भाइ मनोहर गोपाल गुरूवाचार्यसँग गरिएको कुराकानीको बाँकी अंश अनि पछि उहाँले आफ्नो संगीतमा गाउँदा अलिक फरक अझै फरक छ तर बुवाले चाहिँ उहाँलाई शास्त्रीय गायकै बनाउन मन पराउनु भएको थियो होइन अब होइन त्यस्तो हो नि पहिला पहिलाको मान्छेहरू त्यही अब यो नेपाली गानलाई गाना नै सम्झिन्थ्यो छ्याउरी भन्थे है इज्जत पनि थिएन जसले पनि गाउनु जाने ए यस्तो पनि गानु हुन्छ अब क्लासिकलमा जति भनौँ न आफ्नो आफ्नो विशेषताहरू हुन्छ नि यसमा केही पनि छैन अलिकति हतियार कुरा गर्थ्यो कि यस्तो मन नगर क्लासिकलतिरै जानु भनेर प्रेरणा दिन्थ्यो त्यसै कारणले पनि बराबरमा जानुभएको थियो उहाँले यो प्रशासनिकको रूपमा चाहिँ नारायण दाईको भूमिका कस्तो देख्नुहुन्छ मलाई एकदमै मनपर्छ अब मान्छेहरूले हेर्नुहोस् है अब तितो सत्य हो यो धेरै धेरै नै बदनाम गर्नुभएको छ अब दाईलाई किनभने चारजना मान्छेले कुनै एउटा चाहिँ अब खसीलाई कुकुर कुकुर भन्नु कुकुर हुन्छ हुन्छ नि उखान एउटा कि अब त्यहाँको चाहिँ उहाँले चाहिँ उहाँको प्रशासनिक कालमा त्यहाँको चाहिँ ठगेर खाने व्यक्तिहरू भनौँ न महिनाको एकचोटि आएर हाजिर गरेर पैसा तलब लिएर जाने खालका व्यक्तिहरूलाई बारम्बार वार्निङ ल यसो नगर्नु है कमसे कम ड्युटी भएपछि ड्युटी त आउनु पर्यो केही नभए पनि त्यहाँ सँगै त्यहाँ नाच गर्नु क्रिएटिभ कुराहरू हुन्छन् होइन त्यहाँ सोहरू चलिरहेको हुन्छ कुनै न कुनै त सहयोग त हुन्छ नि प्र्याक्टिसै गर होइन भने केही छैन भने प्र्याक्टिस गर उहाँको सजेसन यस्तो थियो क्या अरे है मैले मैले थाहा पाएको अनुसार तर यहाँको आर्टिस्टहरू कस्तो भने आफूले फुर्ती फाटी गरेर ल मलाई सुनेको हो हेरौँ त मलाई के गर्नु सक्छ भन्ने खालको दुई चारजना या दुई चारजना मात्रै होइन कि ग्रुपै रहेछ त्यहाँ ग्रुपै थियो ग्रुपै ग्रुपै थियो हाजिर गर्ने भाग्ने हाजिर मात्रै दिन दिन मात्र होइन महिना एकचोटि <laughs> महिनाको एकचोटि अब यसमा यहाँ प्रसिद्ध यहाँ कलाकारहरू पनि छ त्यसमध्येमा है दुई चारजना अब एउटा महाप्रबन्धक भएपछि उहाँले कारवाही गर्नु अब त्यो होइन प्रशासनिक जिम्मा दिएपछि उहाँले कि उहाँको जिम्मा के छ भने नाचघरलाई आफ्नो खुट्टामा उभ्याएर कमाएर त्यो स्टाफहरूले चाहिँ तलब खुवाउने गभर्मेन्टले सरकारले त कति दिन्छ र डोनेसन डोनेसन नभनौँ कि ग्रान्ट भनौँ न होइन संस्थानको लागि संस्थान भनेको त आफैले खानुपर्ने हो संस्था हो संस्थान भनेपछि त तर उहाँ महाप्रबन्धक भएकै बेला नाटक देखाएको पैसा उठाएर उहाँले स्टारलेट कार पनि किन्नुभयो त्यो त्यो त्यो एउटा महाप्रबन्धकको सफलता नै मान्नुपर्छ हजुर हजुर किनभने त्यसपछि नाचघर पुनर्निर्माण गर्ने पहल पनि उहाँले सुरु गर्नुभयो तर मान्छेले त्यो पक्षलाई देखेन त्यति बेला देखेन त्यो त्यो मैले भने नि यो जति पनि उहाँले बदनाम गर्ने मान्छेहरू छ नि त्यो सबै अब महिनाको व्यक्तिले चाहिँ हाजिर गरेर तलब खाने व्यक्तिहरू उनीहरूलाई चाहिँ अब दुई चारचोटि वार्निङ दियो कति कति चाहिँ त्यो साथीभाइ पनि परेको छ आफ्नै टोलकै मान्छेहरू परेको छ त्यसमा होइन बच्चादेखि उसको साथीहरू परेको छ बच्चादेखि नै टोलका साथीहरू छन् एक दुईजना त्यस्ता पनि छन् त्यो कलाकार मात्रै परेको नि त्यसमा है फेरि कलाकार बाहेक प्रशासनमा काम गर्ने मान्छेहरू अरू त्यहाँ अनि त्यहाँ गाड साथ जस्तोमा काम गर्ने मान्छेहरू है गेटकिपरहरू यावत त विभिन्न खालका मान्छेहरू छन् त्यहाँ मलाई जति भने पनि नटेर्ने त्यो वार्निङ पटक पटक वार्निङ दिएर नटेरेको मान्छेहरूले उहाँले चाहिँ अनि एक्सन लिनुभएको हो अब अर्को पक्षमा कुरा गर्दा जस्तो नारायण गोपाल दाईले यो मुनामदनको गीत नाटकको सङ्गीत चाहिँ यहाँलाई कस्तो लाग्छ बडो मिठो बडो मिठो कर्णप्रिय म फर्स्ट टाइम मलाई त चाहिँ हिप्नोटाइज गरेको त्यो गीतले कस्तो भने मुनामदन फर्स्ट टाइम म राष्ट्रिय डान्स घरमा त्यो गीत त्यो मञ्चन भएको बेलामा त्यो रेकर्डिङ सेकर्डिङ गरेको बेलामा मैले सुनेको थिएन होइन मुनामदन प्रदर्शन भयो अब त्यति बेला हामीले पनि पासहरू पाउँथ्यो यता त पाउँथ्यो टिकट सो पनि गरेको थियो क्यारे होइन म गएँ एकदम मलाई त चाहिँ यस्तो यस्तो यस्तो त्यो अद्वितीय स्वर लाग्यो कि त्यति बेला त्यो बयान गरेर साथी छैन कि मुनामदनको मदन मुनामदनको त्यति बेला हलभित्र थियो गुन्जेमा स्वर गर्दाखेरि त एकदम झिप्टो थियो त्यो पनि अब लिरिक्सको चाहिँ भाव पनि त्यस्तै हो स्वर पनि त्यस्तै यस्तो चाहिँ यो मिलेको छ कि दुइटाको अति नै त्यो सङ्गीत पनि त्यति मिठो लाग्यो किन यो लोक आधारमा लोकगीतको आधारमा चाहिँ त्यो सङ्गीत हो होइन अनि स्वर पनि त्यस्तै भयो राम्रै देखियो अनि अब कविता त भन्दै परेन पछि उहाँले अर्को एउटा रेकर्ड राख्नुभयो मालती मङ्गलेमा मालती मङ्गले र मुना मदनको त रेकर्डिङ धेरै फरक छ फरक छ धेरै फरक छ मालती मङ्गले यहाँलाई कस्तो लाग्यो त्यो ठिकै छ त्यो ठिकै छ त्यो जनजिब्रोमा चाहिँ झुन्डिने खालको भएन भएन जति मुना मदन थियो हजुर अब हेर्दाखेरि त उहाँको स्वरले नै जसको गीत गाए पनि मिठै हुन्छ सुन्दाखेरि हेर्नुहोस् हो कि हजुर तर एउटा चाहिँ गीतको चाहिँ दुई तिन प्रकारको हुँदैन कि एउटा जिब्रोमा झुन्डिने एउटा सुन्दाखेरि राम्रो हुने भन्ने खालको हुन्छ है सुनखेल राम्रै छ म त्यो मालटे मङ्गलको र चाहिँ मुनामदनको चाहिँ जिब्रोमै झुन्टिने खालको पऱ्यो त्यति फरक भयो नाच गर्न हेर्दा तपाईँ हिप्नोटाइज नै हुनु हिप्नोटाइजै भयो र मालती मङ्गले सफल पनि भयो र त्यसले पनि निकै पैसा पनि कमायो होइन र ऐतिहासिक नै भयो त्यो नाच ऐतिहासिक नै भयो ईश्वर तैले एकछिन भन्ने थिएन बिचारा पृथ्वीतिर नहेर मुना म पनि आउँछु आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु प्रेमको हिरा छुटेको ताला मलिए आउँछु कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो निठुरी भई कमलको शरीर कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो निठुरी भए कमलको शरीर म कहाँ पाऊ ती मुनालाई छातीमा लगाऊ खरानी तिनको मनाइदिउ न छातीमा लगाऊ हे मेरी आमा हे मेरी मुना म यहाँ बस्दिन म यहाँ आमा बस्दिन आमा म यहाँ बस्दिन म यहाँ आमा बस्दिन मुना म यहाँ बस्दिन कमला श्रेष्ठ र स्वर सम्राट नारायण गोपालको स्वरमा नारायण गोपालकै संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी अजर अमर पंक्तिसँगै कार्यक्रमको अन्त्यमा हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ शोभा आचार्यले धेरै जानकारी पाइयो दाई धेरै धेरै धन्यवाद जय होस् निबन्धले ज्यादै मार्मिक बनायो त्यसै गरी प्रशान्त राज कार्कीले निबन्ध पुरै पाठ यहीँ राखिदिए हामीलाई कल्याण हुने थियो भनेर भन्नुभएको छ भने त्यसै गरी स्वर सम्राट निबन्धकार पनि थिए प्रकाश हामी दाजुबाट थाहा पाएँ भनेर लेख्नुभएको छ कर्मचारी वान वान सेभेनले सबैमा आभार प्रकट गर्दै आज समयले हामीलाई यहीसम्म साथ दियो बाँकी समय हामी बिहिबार पुनः जोड्नेछौ अजर अमर गीतहरूको दुई सय दुई श्रृंखलामा आजलाई सन्दीप र मलाई विदा दिनुहोस् नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज